सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल अब खबर विस्तारमा नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेलले समतामूलक समाज निर्माणका लागि गाउँ गाउँसम्म कम्प्युटर शिक्षा पुर्याउनु पर्नेमा जोड दिनुभएको छ पूर्वी चितवनको रत्नगर स्थित नेपाल उच्च माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला तथा ई पुस्तकालयको उद्घाटन गर्दै मुख्य सचिव पौडेलले समतामूलक समाज निर्माणसँगै भावी पिँढीलाई अन्धकारबाट बसाउन कम्प्युटर शिक्षाको आवश्यकता औल्याउनुभयो पहुँचबाट टाढा रहेकाहरूलाई कम्प्युटर शिक्षा दिनुपर्ने भन्दै उहाँले त्यसका लागि सरकार कटिबद्ध रहेको समेत बताउनुभयो खरदारदेखि नै कम्प्युटर चलाउनु पर्ने नीति भइसकेकाले कम्प्युटर शिक्षा दिनुपर्छ उहाँले भन्नुभयो यस्तो शिक्षा नलिनेहरू लोकसेवाबाट पनि वञ्चित बन्नुपर्छ त्यसैले कम्प्युटर शिक्षा आवश्यक छ सो अवसरमा मुख्य सचिव पौडेलले सबैलाई एउटै शिक्षा दिने र गुणस्तरीय शिक्षा दिन शिक्षकहरूलाई निर्देशन पनि दिनुभयो विभिन्न सङ्गठनमा लागेर नेता बनेका शिक्षकहरूबाट गुणस्तरीय शिक्षा प्रदान हुन नसकेको अध्ययनले देखाइसकेको भन्दै उहाँले विद्यार्थीहरूलाई खोक्रो आडम्बर नसिकाउन आग्रह गर्नुभयो नेपाल उच्च माविमा सुरुवात गरेको कम्प्युटर प्रयोगशाला तथा ई पुस्तकालय रिसर्च सेन्टरको रूपमा रहने भन्दै मुख्य सचिव पौडेलले असफलता भए विद्यालयले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिनुभयो सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि चुनावको मिति घोषणा हुन नसकेको भन्दै राष्ट्रपति डाक्टर रामवरण यादवले असन्तुष्टि जनाउनु भएको छ उहाँले प्रमुख दलका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी पनि गर्नुभएको छ चुनावको मिति घोषणा नहुँदा जनतामा निराशा छाएको भन्दै राष्ट्रपति डाक्टर यादवले एक दुई दिनमै प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेलले राष्ट्रपतिले प्रमुख दलसँग छलफल गरेर ध्यान आकर्षण गराउने गरी तयारी गर्नुभएको उहाँले जानकारी दिनुभयो आउँदो संविधान सभाको चुनावलाई लक्षित गरी दलहरू अहिले चुनावी अभियानमा जुटेका छन् संविधान सभाको चुनावमा आफूहरूलाई मत दिन आग्रह गर्दै विभिन्न दलहरूले अहिले राजधानी बाहिरका जिल्लामा प्रशिक्षण आमसभा लगायतका कार्यक्रमहरू गर्दै आएका छन् उच्च स्तरीय राजनैतिक समितिमा रहेका कङ्ग्रेस एमाले र एकीकृत माओवादीले चुनाव केन्द्रित सभाहरू गर्दै आइरहेका छन् यसबीच नेकपा एमाले चितवनको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान अन्तर्गत आजबाट पूर्वी चितवनको रत्नगरमा घर दैलो कार्यक्रम सुरु भएको छ नेकपा एमाले चितवनले आगामी संविधान सभाको निर्वाचनको लागि वातावरण बनाउन र निर्वाचनको तयारीको लागि घर अभियान सुरु गरेको नेकपा एमाले चितवनका अध्यक्ष जयन्त थपलियाले जानकारी दिनुभयो चितवनको मङ्गलपुर र भरतपुरको शरदपुर क्षेत्रमा बर्ड फ्लू फैलने क्रम नरोकेपछि तत्काल परीक्षण गरी नष्ट गर्न पशु सेवा विभागले नयाँ रणनीति अपनाएको छ जिल्लामा रहेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले इन्फ्लुएन्जा पोजिटिभ देखाएपछि केन्द्रीय प्रयोगशालामा पठाएर प्रमाणित भएपछि मात्र कुखुरा नष्ट गरिँदै आएको थियो यसरी नष्ट गर्दा झन्डै एक हप्ताको समय कुर्नु पर्दा फार्मका कुखुरा मरिसक्ने अत्याधिक रूपमा फैलने कृषकले बिक्री गर्न सक्ने लगायत समस्या देखेपछि विभागबाट चितवनका लागि खटी आएको उपनिर्देशक डाक्टर रामकृष्ण खतेडाको टोलीले स्थानीयवासी र विशेषज्ञहरूसँग छलफल गरी सो निर्णय गरेको हो मङ्गलपुरमा छ फार्म र भरतपुरमा तीन ठाउँमा बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट गरिसकिएको छ विभिन्न माग राख्दै दिनौजसो हुने बन्द र हडतालको कारण पूर्वको जनजीवन कष्टकर बन्न थालेको छ केही दिनअघि मात्र यातायात मजदुरले गरेको बन्द साथ आजदेखि सङ्घीय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला पुनः बन्द गराउँदा पूर्वको जनजीवन बिहानदेखि प्रभावित बनेको छ पूर्वका ताप्लेजुङ पाँचतर इलाम झापा तेह्रथुम धनकुटा सङ्खुवासभा लगायत नौ जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधन चल्न सकेका छैनन् भने बजार पसल पनि बन्द छन् अमेरिकी गुप्तचर एजेन्सी एफबिआईले पहिलो पटक मोस्ट वान्टेड आतंककारीको सूचीमा एक महिलाको नाम समावेश गरेको छ जोएन नाम गरेकी एक महिलालाई एफबिआईले हत्याको मामलामा दोषी करार दिँदै डोमेस्टिक आतङ्ककारीको सूचीमा राखेको छ उनी हाल क्युबामा रहेको आशंकामा प्रहरले खोजी कार्य गरिरहेको छ अमेरिकी प्रहरले उनको बारेमा सूचना दिनेलाई बिस लाख डलर पुरस्कार दिने घोषणा गरेको छ र विश्व क्रिकेट लिग डिभिजन थ्रीको पाँचौँ तथा संरचरणको अन्तिम खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ खेल बेलुका सभा सात बजे बर्मुडाको सेन्ट डेभिस खेल मैदानमा हुनेछ आजको खेलले नेपाललाई डिभिजन थ्रीमै रहने या शीर्ष दुईमा रहने रहँदै विश्वकप छनौटमा सहभागी हुने भन्ने टुङ्गो लगाउनेछ तर त्यसका लागि नेपालले आफ्नो मात्र खेल जितेर पुग्ने छैन अरूको नतिजा पनि पर्खाउनु पर्नेछ नेपालले इटलीलाई ठुलो अन्तरले हराएमा र अमेरिका बर्मुडासँग हारेमा नेपाल डिभिजन टूमा उक्लनेछ अवस्थ बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज बिदा भई नमस्कार